तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ आर्समा आज पनि समय भइसकियो मुक्तकमालाको मुक्तकमाला लिएर म मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि समेसनमा कविता श्रेष्ठजी हुनुहुन्छ हामी रहनेछौँ रातको एघार बजीसम्म तपाईँले हामीलाई अहिले एकानब्बे दशमलव छ आर्समा एक नम्बर प्रदेशमा अनि त्यस्तै गरेर W W W dot vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा पनि एकै साथ सुनिरहेको हुनुपर्छ अनि त्यस्तै गरेर मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर त्यसको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ सुनिरहनु भएको पनि होला भन्ने मेरो आशा तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता न त ओखती दिएछ न त खोप लगाएछ न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ जुन धामीलाई मेरी आमा डाक्टर सम्झिन्थिन् उसैले नै आज बोक्सीको आरोप लगाएछ ओहो यो मार्मिक मुक्तक मुक्तकार सन्तोष अम्घैसीको सन्तोषजी दक्षिण कोरियामा हुनुहुन्छ र मैले केही समय अघि तपाईँलाई भनेको पनि थिएँ म सन्तोष अम्गाईजीसँग कुराकानी गर्नेछु कार्यक्रममा समय मिलाएर भनेर आज त समय जुरेको छ म सोझै सन्तोषजीसँग कुराकानी गर्नेछु हामी धेरै कुराकानी गर्नेछौँ आज ढिला नगरौँ अब कार्यक्रममा म रहन्छु सन्तोषजी रहनुहुनेछ प्रविधि संयोजनमा कविताजी रहनुहुनेछ रेडियोभिजन तपाईँसँग रहनेछ थोरै मुस्किलले हामीले सम्पर्क गरेका छौँ कुराकानी भने सरल होस् सहज होस् भन्ने हामीलाई लागेको छ सन्तोषजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद सर साथै यतिखेर नेपाली मुक्तको समृद्धिमा निरन्तर क्रियाशील रेडियो भिजनको चर्चित कार्यक्रम मुक्तक माला सुनेर भएका सम्पूर्ण आदरणीय मान्छेमा म सन्तोष समितिको हार्दिक नमस्कार सन्जय हुनुहुन्छ हजुर म एकदम ठिक छु सर कति भयो तपाईँ कोरिया जानुभएको छ वर्ष लगभग भयो सर साढे छ वर्ष जति भयो फर्कने बेला भएन अब त अब बेला त त अझै चार वर्ष लगभग छ सर है तिन वर्ष समथिङ छ जे भने म फर्किने सोचमा छु छिटै नै नेपाल आउँदैछु बिचमा एकचोटि दुईचोटि आउनु पनि भयो आएर विवाह पनि गर्नुभयो फसम आउनुहोस् स्वदेशमै केही गरौँ भन्ने प्यारी मान्छे पाउनु भएको छ कतिको जोड गर्नुहुन्छ उहाँले तपाईँलाई एकदमै जोड बल छ अब यति केही गर्न सकिन्छ आउनुहोस् अब हामी पनि केही गर्न सकिन्छ भन्ने कुरा गर्छौँ धेरै अब त्यही भएर नै सकिएला नि त दुईजना भएपछि दुःख सुखमा म पनि छु भन्ने मान्छे भएपछि त आँट पनि आउँदो रहेछ पक्कै पनि सकिन्छ जस्तो लागेर नै नेपाल आउने त्यो सोच बनाउँदैछु सर देश फर्कने र फर्काउने खुसीका रङहरू भन्ने तपाईँको जुन चाह छ अनि अगाडि बढ्ने जुन सङ्कल्प छ त्यो गजबको बनोस् तपाईँहरूको आगामी दिनहरू अझ शुभ रहोस् हाम्रो धेरै धेरै शुभकामना छ सुरुवातमै तपाईँहरूलाई एउटा मुक्तक सुनौ अनि कुराकानीलाई अगाडि बढाउँ जस्तो लागिराखेको छ मलाई मुक्तक सुनौ एउटा पहिले छानिएर देशकै ठुला ठालु मन्त्री भएका छन् खुल्लिए पनि तालु मन्त्री भएका छन् छानिएर त्यसकै ठुला ठालु मन्त्री भएका छन् खुलिए पनि सिङ्गै तालु मन्त्री भएका छन् हात चलाउन जानेका हामी परदेशी भइरहँदा हात चलाउन जानेका हामी परदेशी भइरहँदा उता जिप्रो चलाउन सिपालु मन्त्री भएका छन् ओहो हो हो बडो कसिलो बाँड हान्नुभयो बडो कसिलो व्यङ्ग्य प्रहार गर्नुभयो मुक्तक सुन्दा गफै नगरौँ जस्तो हुने गफ गर्दा मुक्तक नै सुनु जस्तो हुने कडा लेख्नुहुन्छ मुक्तक मलाई थाहा छ त्यो त प्रविधि संयोजनका मित्रले अब एउटा चाहिँ मुक्तक सुनाउँदै भन्दै हुनुहुन्छ उहाँ पनि पुरा मुक्तकको फ्यान भइसक्नुभयो मुक्तकमाला सुन्दा सुन्दै एउटा मुक्तक सुनौँ अनि कुराकानी अगाडि बढौँ हस् हुन्छ म सुरु गर्छु मायाको बारे अध्ययन अध्यापन कसरी गर्थे होला अनि चोखो माया प्रेमको मापन कसरी गर्थे होला मायाको बारे अध्ययन अध्यापन कसरी गर्थे होला अनि चोखो माया प्रेमको मापन कसरी गर्थ्यो होला एउटै गोपिनीको गुनासो सुनिसक्नु छैन मलाई एउटै गोपिनीको गुनासो सुनिसक्नु छैन मलाई कृष्णले सोह्र सयको व्यवस्थापन कसरी गर्थे होला समय सुहाउँदो ठ्याक्कै तपाईँले मुक्तकमा ल्याउनु भयो है अब <laughs> तपाईँ मुक्तक प्रतिष्ठान कोरिया शाखाका पूर्व अध्यक्ष पनि हुनुहुन्छ म कुराकानीलाई नै अगाडि जोड्न चाहन्छु समग्रमा कस्तो रह्यो तपाईँको कार्यकाल थोरै संक्षेपमा बताइदिनुहोस् न हामीलाई सर खास सुरुदेखि नै म नेपाल मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखा स्थापना भए लगत्तैदेखि म सँगै छु दोस्रो कार्य समिति मेरै नेतृत्वमा रह्यो र मेरो कार्य समितिमा चाहिँ उन्नाइसजना सदस्य हुनुहुन्थ्यो हामी उन्नाइसजनासँगै यात्रा गरेर आयौँ र विशेष गरी मेरो कार्यकालमा चाहिँ तपाईँको चाहिँ कोरियाभरि छरिएर रहनुभएका मुक्तकारहरूको मुक्तक मार्फत नेपाल मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखालाई विश्वभरि छरिएर रहनुभएका मुक्तक मन समक्ष चिनाउने मैले त्यो योजना बनाएँ र नेपालमा रहेर नेपाली मुक्तको समृद्धिमा लाग्नुभएका मिडियाकर्मी साथीहरूसँग समन्वय सहकार्य गर्दै अगाडि बढेँ र त्यो लगत्तै नेपाल मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखाले कोरियामै पनि बेला बखत स्रष्टा भेटघाट रचना वाचन कार्यक्रम गर्दै आयो र त्यसका अतिरिक्त नेपाल मुक्तवर्ती स्थान दक्षिण कोरिया शाखाले साहित्यिक संस्थाले र साहित्यमै रहेर कलम चलाउने साथीहरूलाई दुःख परेको अवस्थामा उहाँहरूले चाहेको खण्डमा उहाँहरूलाई आर्थिक रूपमा सरसहयोग पनि गर्दै आयौँ र नेपाल मुक्तवर्ती स्थान दक्षिण कोरिया शाखाले विशेष गरी नेपाली मुक्तको मानव अझै पनि नेपाली मुक्त अलि विवादमा नै छ त्यसको लागि नेपाली मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखा चाहिँ चतुष्पदीय शैलीका मुक्तकलाई नै मुक्तक मान्छ त्यो हुनाले चाहिँ तपाईँको चतुष्पदीय शैलीलाई नै मानक बनाउनका निमित्त चतुष्पदीय शैलीको मानक कृतिको रूपमा चाहिँ मुक्तक दर्पण प्रकाशित गऱ्यौँ र त्यसको लगत्तै नेपाल मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखाले विश्वव्यापी स्तरको एउटा मुक्त प्रतियोगिता आयोजना गरेको थियो सम्पन्न भइसकेको छ र उहाँहरूलाई पुरस्कार वितरणको काम पनि सम्पन्न भइसकेको छ र अहिले नेपाल प्रतिष्ठान दक्षिण कोरिया शाखाको मेरो नेतृत्वमा रहेको कार्य समितिले विधा लिएर नयाँ कार्य समितिलाई चाहिँ जिम्मेवारी हस्तान्तरण गरेको छ तपाईँहरूले भर्खरै प्रकाशन गर्नुभएको मुक्तकको मानक मुक्तक दर्पणको बारेमा अहिले हामी केही समयपछि कुराकानी गर्नेछौँ अनि सँगसँगै भर्खरै सम्पन्न गर्नुभएको मुक्तक प्रतियोगिताको बारेमा पनि अनलाइन मुक्तक प्रतियोगिताको बारेमा पनि हामी कुराकानी गर्नेछौँ केही समयपछि नयाँ समिति गठन भएको कति भयो सन्तोषजी हजुर नयाँ समिति गठन भएको छ अहिले साढे दुई महिना जति भयो है साढे दुई महिना लगभग भयो र निकै सशक्त ढङ्गले अगाडि बढ्दैछ नेपालमा संरक्षण कोरिया शाखाको यो कार्य समिति पनि जसमा चाहिँ तपाईँको चालिसजना भन्दा बढी कार्य समितिमा सदस्यहरू हुनुहुन्छ यसले पनि नेपाल मुक्तवर्तिस्तान दक्षिण कोरिया शाखा नेपाली मुक्तको क्षेत्रमा एउटा उदाहरण के संस्थाको रूपमा स्थापित हुनेछ भन्ने कुरालाई हामीले अर्थ गर्न सक्छौँ थोरै जानकारी गराइदिनुहोस् न अहिले को को हुनुहुन्छ मुख्य रूपमा समितिभित्र थोरै त्यो कुरा पनि हाम्रो श्रोताहरूमा पुर्याउँ भन्ने लागेको छ मलाई अहिले चाहिँ को को हुनुहुन्छ यतिखेर नेपाली मुक्तकमा सशक्त ढङ्गले कलम चलाउने हुने र प्रिय मित्रहरू रामचन्द्र शर्मा अध्यक्ष हुनुहुन्छ रामकेसी नयन वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ कमल बाछिके उपाध्यक्ष हुनुहुन्छ भोजराज घोडासनी महासचिव हुनुहुन्छ त्यस्तै जनक सन्याल सचिव र लोकराज नेपाली कोषाध्यक्षको रूपमा हुनुहुन्छ देशमै एउटा नाम एउटा पहिचान बनाइसक्नुभएका चर्चित मुक्तकारहरूको एउटा टिम अहिले दक्षिण कोरिया शाखाको समितिमा छ हामीलाई आशा छ नवगठित समितिले आफ्नो क्षमताले भ्याएसम्म पक्कै बेस दिनेछ हामी ढुक्क छौँ तपाईँ कतिको ढुक्क हुनुहुन्छ पक्कै पनि उहाँहरूलाई अब मैले नै म आफैसँगै सहकार्य गरेँ मेरो कार्यकालभरि त्यो भएर पनि मैले उहाँहरूको त्यो कार्यक्षमता कार्यदक्षता त्यो सबै योग्यता सबै बुझेर चाहिँ नेपाली लेखकलाई कसरी बुझ्नु भएको छ सबै उहाँहरूको त्यो भित्री कुरा धेरै बुझेँ मैले त्यो क्षमता देखेर नै उहाँहरूलाई एकदमै विश्वास गरेर नै संस्था मलाई लगाएको हो त्यो हुनाले पनि म चाहिँ एकदमै ढुक्क छु र अर्को कुरा के पनि हो भने नेपालमा प्रतिष्ठान संरक्षण कोरिया शाखालाई चाहिँ जहाँ रहेर पनि जुन अवस्थामा भए पनि सबको साथ सहयोग दिइने त्यो वचनबद्धता दिइसकेको हुनाले पनि भोलिको दिनमा नेपाल मुक्त संरक्षण कोरिया शाखाले नेपाली मुक्तको क्षेत्रमा एकदमै उदाहरणीय काम गर्दै अगाडि बढ्ने छ त्यसमा चाहिँ सफल हुनेछ भन्ने एकदम विश्वास लिएको छु पक्कै पनि धेरै धेरै शुभकामना नवगठित टिमलाई अब चटनी लिँदै गर्दा खाना पनि मिठो हुन्छ फेरि दुई चम्मच जति चटनी लिउँ न हामी पनि पुनः हस् म सुरु गर्छु फालेर गुन्यौ फालेर भोटो रकम असुल्नेलाई लगाएर लुगा छोटो छोटो रकम असुल्नेलाई फालेर गुन्यौ फालेर भोटो रकम असुल्नेलाई लगाएर लुगा छोटो छोटो रकम असुल्नेलाई कलाकार हुँ भन्ने अधिकार कुन कानुनले दिन्छ कलाकार हुँ भन्ने अधिकार कुन कानुनले दिन्छ नम्ग्याएर आफैलाई मोटो रकम सुन्यो मुक्तकमा व्यङ्ग्य व्यङ्ग्य कसरी समेटिन्छ सन्तोषजीको मुक्तकमा हुन्छ अर्को मुक्तक सुनौ पुनः आधुनिकतामा लिएर ध्यान महिलाहरूले कर्तव्य भुल्दैछन् जान जान महिलाहरूले आधुनिकतामा दिएर ध्यान महिलाहरूले कर्तव्य भन्दैछन् जाना जान महिलाहरूले सुत्केरी पशुले बरु अझै धर्म निभाउँदैछन् सुत्केरी पशुले बरु अझै धर्म निभाउँदैछन् गराउन छाडिसके स्थानमा महिलाहरूले कार्यक्रम मुक्तक मेलामा दोस्रो पटक सन्तोष समगाईजी कुराकानी गर्दै हुनुहुन्छ केही समय अघि उहाँको काठमाडौँ स्थित घरैमा गएर मैले कुराकानी गरेको थिएँ अघि थोरै मुक्तक प्रतियोगिताको कुरा उठेको थियो मैले पुरस्कृत मुक्तकारहरूका मुक्त केही समय अघि वाचन पनि गरेको थिएँ कार्यक्रममा यो प्रतियोगिता सम्पन्न भएको ठ्याक्कै कति भयो सन्तोषजी मैले समय पनि त्यतिखेर बाँड्न त बाँडेको थिएँ अब तपाईँ ठ्याक्कै अगाडि अहिले मसँगै कुराकानी गरिरहनु हुँदा अब तपाईँकै कार्यकालमा भएको अनि तपाईँ आफै अध्यक्ष भएकोले थोरै सम्झना मात्रै खोजेको हो हजुर खास तपाईँको चाहिँ मैले कार्य समिति छोड्नुभन्दा अगाडि चाहिँ प्रतियोगिता गरेको हो अन्तिम चरणमा नै तपाईँको चाहिँ मैले र जुन दिन मैले एउटा मुक्त दर्पण निकालेँ त्यसको विमोचन को दिन नै तपाईँको चाहिँ मैले संस्था छोडेको हुनाले त्यसै दिन हामीले रिजल्ट निकाल्ने तयारीमा हामी जुटिरहेको थियौँ र त्यो अलि सकिएन विविध संस्थाको बाटो त्यो गर्न चाहिँ नसकेको हुनाले चाहिँ प्रतियोगिताको रिजल्ट मैले संस्था जिम्मा लगाइसकेपछि चाहिँ हाम्रो कार्य समितिले छोडिसकेपछि नयाँ कार्य समितिले गरेको हो लगभग हामीले पुरस्कार वितरण गरेको नै तपाईँको एक महिना लगभग भइसकेको छ थोरै यो प्रतियोगिता अनलाइन गर्नुभएको है तपाईँहरूले त्यो समयमा हजुर कतिजना सहभागी हुनुहुन्थ्यो प्रतियोगितामा मुक्तकारहरू हाम्रो प्रतियोगितामा अब मैले अरू सङ्घ संस्थाले गरेको प्रतियोगिताबारे पनि बुझ्ने अवसर पाएँ तपाईँको हाम्रो चाहिँ हामीलाई मिडिया कर्मी साथीहरूले व्यापक साथ दिनुभयो प्रचार प्रसार यति धेरै भयो कि त्यो हुनाले पनि तपाईँको हाम्रो प्रतियोगितामा अझ फेसबुकबाट अन्य माध्यमबाट लिएको भए अझ बढी साथीहरू सहभागी हुनुहुने रहेछ हामीले मेलमा मात्र लियौँ त्यो हुनाले पनि तपाईँको तिन सय सतासीजना साथीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो हाम्रो त्यो प्रतियोगितामा चाहिँ त्यो भनेको एकदमै धेरै हो अब मलाई चाहिँ त्यो लाग्छ मैले अरू सङ्घ संस्थाको पनि निहालेँ होइन हाम्रो चाहिँ अलिकति प्रचार प्रसार व्यापक भयो त्यति धेरै मुक्तकार उत्कृष्ट मुक्तकका भिडमा सर्वोत्कृष्ट मुक्तकार चयन गर्न त गाह्रो भयो होला कसरी चयन गर्नुभयो थोरै त्यो प्रक्रिया पनि साटौँ न कार्यक्रममा हस् हुन्छ तपाईँको चाहिँ हामीलाई त्यसरी मुक्त आएको थियो र हामी आन्तरिक छनौट समिति एउटा छनौट समिति बनाएका थियौँ पाँचजना थियौँ त्यसमा पनि होइन पाँचजना त्यो छनौट समितिमा थियौँ हामी संस्थाभित्रकै थियौँ त्यसमा चाहिँ हामी पाँचजना साथीहरूले चाहिँ एउटा फेसबुक ग्रुप बनाएका थियौँ र उताबाट निलबाट आएको मुक्त पनि एकजना साथीलाई चाहिँ त्यो दिनमा लगाएका थियौँ उहाँले चाहिँ तपाईँको मेलको मुख सबै ल्याएर चाहिँ यता त्यो फेसबुक ग्रुपमा पोस्ट गर्नुहुन्थ्यो र एक एकजनाको गरेर मुक्तक पोस्ट हुन्थ्यो यसमा चाहिँ हामी पाँचैजनाले यो मुक्त छान्ने यो फाल्ने सबैजनाको सहमतिमा चाहिँ हामीले त्यसरी छानेका थियौँ र तपाईँको उत्कृष्ट दसजना हामीले चाहिँ निर्णायकहरूलाई पठायौँ यताबाट त्यसै गरी चाहिँ अब बाँकी चाहिँ निर्णायकहरूकै हातमा थियो उहाँहरूबाट जुन नतिजा आयो हामीले त्यो नै सार्वजनिक गरेका हौँ अब यो चाहिँ मैले किन थोरै जानकारी यहाँ बाँड्न चाहेको हो भने हामी जो जो आगामी दिनहरूमा यस किसिमको प्रतियोगिता गर्नको लागि इच्छुक हुन्छौँ भोगेको परेको मान्छेले अलिकति यसको विषयमा राम्रोसँगले व्याख्या गर्नुहुन्छ होला अनि अरूहरूलाई पनि बाटो सहज बनाउनुहुन्छ होला भनेर मैले थोरै तपाईँबाट आइडिया चोर्न मात्रै खोजेको हो होइन ठिक छ ठिक छ ठिक छ तपाईँले त्यो भन्नुभयो मैले पनि लुकाउनु पर्ने कुरा केही पनि छैन र एउटा अवसर पनि दिनुभयो म यतिखेर के पनि भन्छु भने केही साथीहरूलाई चाहिँ ए अरू मुक्तकहरू राम्रो थियो अयोग्य थियो भन्ने कसैको मनमा लागेको हुनसक्छ होइन उहाँहरूको त्यो भ्रम चिर्नको लागि पनि म के भन्छु भने म नेपाल मुक्तवर्ती दक्षिण कोरिया शाखाको अध्यक्षको हैसियतमा थिएँ त्यतिखेर संस्थाको कुरो व्यक्तिले चाहे बमोजिम केही पनि हुँदैन कतिपय साथीले राजनीति भयो यताउता भयो भनेर भन्नुभएको पनि मेरो कानमा परेको छ यस्तो कदापि मबाट कहिले पनि हुँदैन र मेरो संस्थाबाट हाम्रो संस्थाबाट कदापि हुँदैन एकजनाले मैले चाहेर कसैलाई बनाउन चाहने अर्कोले चाहँदैमा कोहीलाई उत्कृष्ट बनाउन चाहने त्यो हुँदै होइन तपाईँको चाहिँ हामी पाँचजनाको सहमतिमा तपाईँको यतिको मुक्त भोलि बाहिर आयो भने ठिक छ है हामी संस्था यति उचाइमा पुगिसकेको संस्थालाई एउटा नतिजाको कारणले भोलि गिराउन चाहँदैनौँ नि हामी थियो तपाईँको निर्णायकलाई हामीले रिजल्ट आउट नगर्दासम्म उहाँहरूलाई नामै थाहा थिएन को को पुरस्कृत भयो भनेर जबकि हामीले सबै मुक्तकमा चाहिँ कोड राखेर फोन नम्बर मात्र पठाएका थियौँ त र उहाँहरू दुईजना वरिष्ठ मुस्तकार हुनुहुन्थ्यो उहाँहरूले चाहिँ जुन नतिजा बाहिर ल्याउनु पऱ्यो हामीले त्यो नै सार्वजनिक गरेका हौँ पुरस्कृत मुक्तकारहरूको नाम हामीले केही समय अघि नै कार्यक्रममा सार्वजनिक गरेका छौँ पुरस्कृत मुक्तकारहरू कपिल मणिजी अनि त्यस्तै गरेर जीएम दिपु दिपेन्द्रजी अनि सुनिता सापकोटाजी र तरल तेजजी हुनुहुन्थ्यो क्रमशः हामीले केही समय अघि उहाँका मुक्तक पनि वाचन गरेको मैले केही समय अघि तपाईँहरूलाई भनेको थिएँ पुरस्कृत हुनुभएको मुक्तकारहरूलाई पुनः कार्यक्रममा आज पनि बधाई दिन चाहन्छु निर्यायक जीवहरूलाई पनि म सलाम गर्न चाहन्छु देशभन्दा यति टाढा बसेर पनि नेपाली मुक्तकको श्रीवृद्धिमा यति लोभलाग्दो कार्य गर्दै आउनुभएको छ तपाईँहरूले तपाईँहरूलाई म थप शुभकामना व्यक्त गर्न चाहन्छु अब हामी थोरै मुक्तक दर्पणको कुराकानी गर्नेछौँ सन्तोषजी तपाईँहरूले मुक्तक दर्पण पनि सँगसँगै ल्याउनु भएको छ नेपाली मुक्तकको मानक थोरै मुक्तक दर्पणको बारेमा बताइदिनुहोस् न हजुर मुक्त दर्पण चाहिँ तपाईँको नेपाल प्रतिष्ठान दक्षिण कोरिया शाखा चतुष्पदीय शैलीका मुक्तकलाई नै मुक्तक मान्छ त्यो बाहेक चतुष्पदीय शैली बाहेकका कुनै पनि मुक्तकलाई रुवाइया शैली बाहेकका कुनै पनि अरूले जे भने पनि अरू खाले कुनै पनि त्यो संरचनाका रचनालाई चाहिँ हामीले मुक्तक मान्दैनौँ त्यो हुनाले र तपाईँको चाहिँ यतिखेर चतुष्पदीय शैलीका मुक्तक नै मुक्तक हो त्यो बाहेकका मुक्तक होइन भन्नमा नेपाल जस्तो प्रतिष्ठान दक्षिण कोरियाको साथमा विभिन्न सङ्घ संस्था अहिलेका समकालीन सरकारहरू रहँदा रहँदै पनि एउटा समूह छ एउटा सानो समूह छ त्यो समूहले चाहिँ तपाईँको चाहिँ मुक्तकलाई चाहिँ प्रतिस्पर्धी शैलीलाई मात्र मुक्तक मान्दैन त्यो हुनाले पनि हामीले नेपाली मुक्तकको मानव कृतिको रूपमा मुक्तक दर्पणलाई स्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ चाहिँ मुक्तक दर्पणको त्यो दर्पणको लागि सोच बनायौँ र त्यसै गरी अगाडि बढ्यौँ यसका निमित्त वरिष्ठ मुक्तकारहरूको साथ लियौँ अग्रदेखि अनुसम्मका मुक्तकारहरूको प्रतिनिधि मुक्तकलाई समेट्यौँ त्यसरी नै यो काम सम्पन्न भएको हो मुक्तक दर्पण भनेपछि पढिसकेपछि छर्लङ्ग हुन्छ मुक्तको बारेमा यही बुझौँ पक्कै पनि हुनेछ त्यो विश्वास पनि लिएको छु र मुक्तक दर्पण निकाल्नुको उद्देश्य नै तपाईँको विशेष गरी हामीले चाहिँ चतुष्पदीय शैलीका मुक्तकलाई मानक रूप दिनकै लागि हो मुक्तक र रुवाई बिचको भिन्नता देखाउनको लागि थियो त्यस्तै मुक्तकको इतिहासदेखि वर्तमानसम्मको जानकारी पाठ पर्वमा गराउनका लागि र देश विदेशमा नेपाली मुक्तको अवस्था के कस्तो छ त त्यो बारेमा पनि जानकारी दिनु थियो र तपाईँको चाहिँ मुक्तको क्षेत्रमा समकालीन मुक्तकारहरूले युवाहरूले नेपाली मुक्तकलाई चतुष्पदीय शैलीकै रूपमा स्थापित गर्न चाहिँ के गर्नुपर्छ उहाँहरूको भूमिका के के रहन्छ त यो बारे पनि बताउनको लागि हामीले मुक्तक दर्पण चाहिँ निकालेका हौँ अब मुक्तकको दर्पण हेर्ने चाह मलाई पनि श्रोतालाई पनि दर्पण कोरियामा छ मलाई थाहा छ दर्पण काठमाडौँमा पनि हुनुपर्छ हामी विश्वभरि छौँ सहज सरल हाम्रो चाहलाई हाम्रो मिठो अनुरोधलाई मानक काखैमा राखेर पढ्ने धोकोलाई कसरी पुर्याउनुहुन्छ तपाईँहरूले यसको लागि चाहिँ मसँग प्रत्यक्ष कुरा गर्नु भएको छ यसको लागि म आफैले मेरै नेतृत्वमा रहेको कार्य समितिले पनि यो किताब निकाल्छौँ हालेको पनि म जिम्मेवारीबाट पन्छिन मिल्दैन र सकभर हामीले तपाईँहरू समक्ष पुर्याउँछौँ यतिखेर किताब काठमाडौँमा छ केही किताबहरू कोरियामा आएको छ र लगभग कोरियाका मुख्यकारहरू पढ्न चाहने मुक्तकारहरूले चाहिँ कोरियाभित्रै पनि अब हामीसँगै मलाई नै सम्पर्क गर्नु हुँदा पनि हुन्छ र तपाईँको अब नेपालमा रहेको पुस्तक पनि कस्तो हुन्छ भने विदेशमा रहेको संस्थाले नेपालमा अलिकति प्रभावकारी काम गर्न अलिकति असहज नै हुँदो रहेछ हामी पनि काम गर्नको लागि यहाँ आएका छौँ त्यो हुनाले पनि केही भूमिका त केन्द्रले पनि निभाएको छ त्यो नै पूर्ण चाहिँ छैन हाम्रो लागि त्यो हुनाले त्यो नै पर्याप्त चाहिँ छैन त्यो हुनाले भोलि म नेपाल आएपछि पनि यहाँहरू समक्ष पुर्याउनका निमित्त सक्दो भूमिका निर्वाह गर्नेछु अहिलेलाई चाहिँ दर्पण हाम्रो हातमा पर्नको लागि हामीले पढ्नको लागि के गर्न सकिन्छ होला जो अहिले रेडियो सुन्दै हुनुहुन्छ नि उहाँको मनमा पनि होला के भन्न चाहनुहुन्छ यस विषयमा चाहिँ जो नेपालमा हुनुहुन्छ अहिले यस्तो हो जसले पढ्न चाहनुहुन्छ उहाँहरू हाम्रो सम्पर्कमा आइदिनु होला नेपाल मुक्तवर्ती दक्षिण कोरियाको कार्य समिति म लगायतको अहिलेको म पनि सल्लाहकारको रूपमा छु इभन नभए पनि म बाहिरै भए पनि मैले भूमिका नै पनि निभाउँछु भनेकै छु उहाँहरूले त्यो जिम्मेवारी पनि दिइराख्नु भएको छ नयाँ कार्य समितिका साथीहरूले हामीलाई नै सम्पर्क गर्नु होला तपाईँहरू समक्ष पुर्याउनका निम्ति हामी पनि लागि पर्ने अब सङ्ग्रह तपाईँहरूले काठमाडौँमा पनि विमोचन गर्नुभयो होइन अनि हाम्रो मानकको रूपमा आएको सङ्ग्रहलाई अनि त्यसपछि तपाईँहरूले दक्षिण कोरियामा पनि विमोचन गर्नुभयो अब यो के छ भने मुक्तकले माहौल चाहिँ खुब तताउँछ बजार चाहिँ किन तताउँदैन सन्तोषजी मैले थोरै व्यवसायिक रूपमा पनि भन्न खोजेको खासमा तपाईँ चाहिँ कस्तो पनि भइदियो भने मुक्तकलाई जाबो त्यो चार लाइनको त हो नि भन्ने हिसाबले बुझ्ने पनि धेरै हुनुभयो र यसको त म चाहिँ पाठक वर्गलाई अरू अरूलाई मात्रै दोष गरेर आफू पन्छिन पनि खोज्दिनँ मुक्तकार स्वयं पनि हामी दोषी छौँ हामी कतिपय मुक्तकारहरू एकदमै गैर जिम्मेवार छौँ तपाईँको मुक्तकमा नयाँपन भन्ने अनेक थरी विकृति भित्राउने तपाईँको मुक्तकलाई मुक्तकै रूपमा राखौँ न छोटो विधा हो तपाईँको एउटा कथाले दिनुपर्ने कुरा चाहिँ मुक्तकले दिन्छ के त्यो भएर तपाईँको चाहिँ अब हामीले मुक्तक लेख्दा पनि धेरै कुरामा ख्याल गरौँ उत्कृष्ट मुक्तक लेख्नतिर लागि परौँ प्राय तपाईँको अहिलेसम्म तपाईँले जहाँसम्म बजारीकरणको कुरा गर्नुभयो अहिलेसम्म बजारमा आएका एकदमै उत्कृष्ट मुक्तक जुन हामीले मुक्तक मान्छौँ कुनै न कुनै मुक्तक सङ्ग्रहमा केही न केही त्रुटि पक्कै पनि छ के भात फितलो होस् त्यसको लागि हामी सबैले बुझ्छौँ तर तपाईँको संरचना नबिग्रियोस् के अब मुक्तको कुरा गरेपछि अलिकति लामै कुरा हुन्छ मुक्तकमा विवाद धेरै छ पहिला तपाईँको चार लाइनकेलाई नै मुक्तक मान्ने नमान्ने भन्ने त्यो पक्षसँग विवाद हुन्थ्यो जो हामी चतुष्पतिलाई मानक मान्छौँ अबको दिनमा भनेको मुक्तकको मुटु मानिने तुपमा नै विवाद देखिन्छ तपाईँको भावमा नै विवाद देखिन्छ गजलको दुई शेर जस्तोलाई मुक्तक मानिराखेका छौँ एकदमै उत्कृष्ट मुक्तक सङ्ग्रह नआएर पनि हो भन्छु कि म चाहिँ उत्कृष्ट मुक्तक सङ्ग्रह नआएर पनि हो र हामीले चाहिँ तपाईँको मुक्तकलाई चाहिँ मुक्त विधालाई कुन रूपमा हेऱ्यौँ भने लेख्न चाहने तर लेख्न नजाने पनि हुनेहरूले लेख्ने विधाको रूपमा स्थापित गर्दै गयौँ गयौँ के हामी असल पाठक बन्न सक्दैनौँ तपाईँको लेख्न राम्रो लेख्न सकिन्न मुक्तकलाई मुक्तकै रूपमा लेख्न उभ्याउन सकिन्न भने असल पाठक बनेर साथ दिउँ न त्यो गर्न पनि सकिरहेको छैनौँ हामीले र मुक्तकार आफै पनि एकदमै जिम्मेवार ढङ्गले चाहिँ उत्कृष्ट मुक्तक लेख्नतिर चाहिँ केन्द्रित छैनौँ के यो भएको कारणले अनि अर्को कुरा चाहिँ अब तपाईँको हामीमा हामी नेपालीहरूमा कस्तो छ भने तपाईँको चाहिँ गुट हो त हो यो तेरो पक्षको यो मेरो पक्षको फलानाले तपाईँको चाहिँ अलिकति फलानाले किताब निकाल्यो भने त्यसको त राम्रो हुँदैन मान्छे मान्छेलाई र रचनालाई अलग रूपले हेर्ने त्यो बानीको विकास हामी सबैले गर्न जरुरी छ क्या कोही व्यक्ति नै मन पर्दैन उसको रचना मनपर्छ भने रचनालाई सम्मान गर्न सिकौँ न त्यो भएपछि पक्की पनि मुक्तक मुक्तकको रूपमा स्थापित हुन्छ र तपाईँको मुक्तकले राम्रो बजार दिँदै जान्छ मुक्तक मुक्तक जस्तो मात्रै होइन मुक्तक मुक्तक नै लेखिनुपर्छ अनि मात्रै बजार तात्छ यही होइन त सन्तोषी हो पक्कै पनि तपाईँको उत्कृष्ट मुक्तक लेख्नतिर लागौँ न हामी उत्कृष्ट मुक्तक लेख्यो भने त खोजी खोजी पढ्छौँ मान्छेले आदरणीय श्रोता कार्यक्रम मुक्तकमाला माला तपाईँ सुनिरहनु भएको छ मुक्तकार सन्तोष अम्गाईजी अहिले मसँग सोझै दक्षिण कोरियाबाट सम्पर्कमा हुनुहुन्छ र मुक्तक मुक्तक नै लेखियो भने बजार तात्छ मुक्तकको पनि बजार व्यापक छ ठुलो छ मुक्तक जस्तै लेखियो भने चाहिँ अझै पनि समय लाग्छ उहाँले थोरै कुराकानीको क्रममा यही जोड्नुभयो मुक्त के कस्तो हुन्छ कसरी लेख्नुपर्छ यस विषयमा अहिले म थोरै केही समयपछि सन्तोषजीसँग कुराकानी गर्नेछु अहिले भने मुक्तक सुनौ सन्तोषजी गर्न नसक्दा कुनै रोकटोक प्रस्थान गर्नुभयो यसै छाडेर आफ्ना सब थोक प्रस्थान गर्नुभयो गर्न नसक्दा कुनै रोकटोक प्रस्थान गर्नुभयो यहीँ छाडेर आफ्ना सब थोक प्रस्थान गर्नुभयो हाछ्यौँकै कारणले नेताज्यू विदेश जाँदै गर्दा हाच्छिउकै कारणले नेताज्यू विदेश जाँदै गर्दा पखला चलेर बाबा एङ्लो प्रस्थान गर्ने ओहो निकै मनसुनी मुक्तक झिरिङ्ग बनाउनु भयो मुक्तकमा त्यो क्षमता हुन्छ जुन तपाईँले अहिले प्रस्तुत गर्नुभयो अर्को मुक्तक सुनौ त सन्तोषी अनि हामी फेरि कुराकानीलाई अगाडि बढाउँछौँ एक्कासी बदल्लान् चाला माला सोच्दै सोचिएन बनाउलान् जनपद भिराला सोच्दै सोचिएन एक्कासी बदल्लान् चाला माला सोच्दै सोचिएन बनाउलान् जनपद भिराला सोच्दै सोचिएन जे जे भने नेताजीले चुपचाप चुपचाप स्वीकारियो जे जे भने नेताजीले चुपचाप चुपचाप स्वीकारियो ठान्छन् होला त्यसलाई प्रयोगशाला सोच्दै सोचिएन अब फेरि कुराकानीलाई नि म जोड्न चाहन्छु तपाईँको मुक्तको बारेमा त मैले के भनौँ बडो गजबको मुक्तक लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालामा दुई तिन वर्ष अघि कुराकानी गरेका थियौँ समय निकै अगाडि बढिसक्यो त्यो सन्तोषभन्दा अहिलेको यो सन्तोष अझ धेरै परिपक्व भएको छ व्यावहारिक रूपमा पनि र अन्य क्रियाकलापमा पनि अब खारिँदै आउँदा भोग्दै आउँदा यो समयसम्म आइपुग्दा नेपाली मुक्तकमा तपाईँले पुर्याउँदै गर्नुभएको योगदानको धेरै ठाउँमा चर्चा पनि भइराखेको छ र हुनु पनि पर्छ गर्दाखेरि अब भने तपाईँले अहिलेसम्मको अनुभवलाई एकै ठाउँ पोको पारेर भन्नुपर्दा मुक्तक कस्तो हुनुपर्छ खासमा तपाईँको अहिले देखिएको चाहिँ तपाईँको चाहिँ अलिकति हामीले यो कतिपय मुक्तकारहरूले हरेक क्षेत्रमा चाहिँ के हुन्छ भने तपाईँको विकृति विसङ्गति भित्राउने भनेको नजान्ने मान्छेले भन्दा पनि केही बुझेकै मान्छेहरूले हो कि त्यस्तै मुक्तकमा पनि तपाईँको चाहिँ बुझिरहेको मुक्तक ठिक यस्तो हुनुपर्छ भनेर बुझिरहेछ प्रायः धेरैले चाहिँ नयाँपन नयाँपन भन्दै तपाईँको चाहिँ मुक्तकलाई बिगारिरहेको पाउँछु मैले होइन अनि तपाईँको अब फेसबुकतिर चाहिँ अहिले यो सामाजिक सञ्जालको जमाना पनि हो मान्छेहरूले तपाईँको नयाँपन दिनमा अलिकति कन्जुसै गरेको हो कि नसकेको हो कि भन्ने चाहिँ मलाई आवाज हुन्छ जस्तै तपाईँको हामी तपाईँको मुटु मान्छौँ सुखलाई अलिकति तपाईँको चाहिँ मिहिनेत गरौँ न मुक्तको सबैभन्दा मुख्य कुरा भनेको त मुटु मानिने त टुक हो टुक अलिकति युनिक राखौँ मुक्तलाई कसरी जीवन्त बनाउन सकिन्छ नयाँ खालको विषयवस्तु जो अरूले कलम चलाएकै छैनन् त्यो विषयवस्तुमा चाहिँ आफूले कलम चलाउँ त्यसो भयो भने चाहिँ तपाईँको चाहिँ अलिकति आफ्नो रचनाहरू चाहिँ जीवन्त रहन्छ भन्ने लाग्छ मेरो आफ्नै अनुभव पनि त्यही हो मैले पनि तपाईँको चाहिँ म प्राय अरूले लेखिएको विषयवस्तुमा सकभर लेख्न चाहन्न होइन नयाँ नयाँ विषयवस्तुमा चाहिँ लेखियो भने मेरो रचना अलिकति बाँच्छ भन्ने लाग्छ त्यही भएर अब पोजिटिभ पक्ष पनि छ तपाईँको सामाजिक सञ्जालको यो एकदमै व्यापक प्रयोग हुन्छ तपाईँको चाहिँ धेरै अहिले त तपाईँको धेरैजना साथीहरू त फेसबुक चलाएकै भरमा तपाईँको ट्विटरकै भरमा कतिजनाबाट मुक्त सिकिराख्नु भएको छ मान्छेहरूसँग भेटघाट भएको छैन तपाईँको चाहिँ कन्ट्र्याक्ट हुन्छ सञ्जाल मार्फत नै त्यसरी सिक्ने अवसर चाहिँ मिलेको छ त्यसको दाजुमा तपाईँको चाहिँ विकृति विसङ्गति अब तपाईँको मैले के पनि देख्छु भने एउटा असल पाठक बन्नको निमित्त हामी सक्दैनौँ के असल पाठक बनाऊ राम्रो रचनालाई प्रोत्साहन गरौँ नयाँ सिकारूलाई प्रोत्साहन गरौँ उहाँहरूलाई राम्रो लेख्न मोटिभेट गरौँ हामीमा त्यस्तो हुँदैन के हामी राम्रोलाई राम्रो भन्न पनि सक्दैनौँ अब नराम्रोलाई नराम्रै भनौँ भने पनि तपाईँको चाहिँ स्वयं स्रष्टा नै अलिकति दुःख मान्ने अब त्यो खालको परिपाटी पनि कतिपय देख्छु यद्यपि मैले चाहिँ तपाईँको म जानेको कुरा अरूलाई पनि सिकाउँ आफू पनि अरूबाट सिकाउँ भनेर नै अगाडि बढिरहेको छु सन्तोषी मेरो अनुभव सुन्नुहोस् न तपाईँले यसो भनिरहँदा यो मुक्तको जुन चार लाइनमा भरिने रङ त्यसको ओजन त्यसको गहिराई अझ भनौँ भने एक उत्कृष्ट मुक्तक स्वास्थ्य तन्दुरुस्त मुक्तक कसरी लेख्ने तपाईँको अनुभवले के भन्छ केही टिप्सहरू हाम्रो जो सुनिरहने हुने नवमुक्तकारहरूलाई र अन्यलाई केही छ भने त्यो चाहिँ बाँडिदिनुहोस् न हजुर हामीले उत्कृष्ट मुक्तक लेख्नका निमित्त चाहिँ विशेष गरी हामीले जोड दिनुपर्ने कुराहरू भनेको भाव पक्षमा एकदमै गहन भाव दिन सक्नु पर्यो चरम व्यङ्गी अट उठाउन सक्नु पर्यो चोटिलो ढङ्गले पार गर्न सकिन्छ त्यसपछि तपाईँको चाहिँ सर्वमान्य विषयवस्तुमा कलम चलाउनु पर्यो अनि तपाईँको टुक मुक्तको मुटु मानै छ टुक त्यसलाई चाहिँ अलिकति युनिक युनिक अलिकति अरूले प्रयोग गरे भन्दा भिन्नै त्यो चाहिँ खोजौँ त्यसपछि तपाईँको विशेष गरी मुक्त भनेको चाहिँ एउटा हरफमा कम्तीमा नौ अक्षरदेखि बढीमा तपाईँको चाहिँ बिस एक्काइस अक्षरसम्मको चाहिँ एउटा हरफमा अटाउँ यस्तो भयो भने तपाईँको चाहिँ पाचनमा पनि सहजता हुन्छ त्योभन्दा बढी भयो भने वाचनमा अलिकति असहज पनि हुन्छ र तपाईँको नौ अक्षर कम्तीमा नौ अक्षरभन्दा पनि कम भयो भने त्यसमा चाहिँ एकदमै बेजोड त्यो भाव दिन चाहिँ सकिँदैन क्या त्यो भएर नौदेखि बिस एक्काइस अक्षरसम्मको सप्लाई चाहिँ त्यो हरफमा एउटा हरफमा त्यति अक्षरसम्मलाई चाहिँ समेट्न सकियो भने त्यस्तो उत्कृष्ट बन्छ है र जीवन्त रहन्छ भन्ने लाग्छ मलाई धेरै धेरै धन्यवाद सन्तोषजी मुक्तको बारेमा जति कुराकानी गरे पनि जति व्याख्या गरे पनि मुक्तक प्रेमीलाई मुक्तक लेखिरहने हुने मुक्तकारहरूलाई मैले घन्टौँ समय दिएँ भने पनि भोलिरहन सक्नुहुन्छ यो मलाई थाहा छ त्यो तपाईँले अझै पनि व्याख्या गरिरहन सक्नुहुन्छ त मैले बुझेको छु मुक्तक सुनौँ हामी सम्झिएर सुगन्धित फुल बोकी हिँड्नेछु फुट्नै नदी आँसुको मूल बोकी हिँड्नेछु रूप हेरेर तिमीलाई मन पराएको हुँदै होइन रूप हेरेर तिमीलाई मन पराएको हुँदै होइन गर्न सकिनौ भने बोकी हिँड्नेछु ओहो बडो रमाइलो थोरै अब नेपाल पनि आउँदै हुनुहुन्छ भन्ने सुन्नमा आएको अघि तपाईँले पनि थोरै सेयर गर्नुभयो कति जति लेखियो सन्तोषी मुक्त कहिलेसम्म लगभग खासमा तपाईँको म मुक्तकमा चाहिँ त्यो नम्बर लगाउँदिन होइन होइन भनेको अनुमानित भन्न खोजेको मैले कति जति लेखियो होला अहिले अनुमानित लगभग है अब तपाईँको अब कुरै गर्ने भने त अब त्यो डोरी यताउता त कति लेखियो लेखियो त्यस्तो कुरा नगरौँ होइन त्यसले चाहिँ तपाईँको मुक्तको त्यो तार्किक क्षमतालाई चाहिँ अभिवृद्धि गराउँछ त्यसको लागि पनि म कहिलेकाहीँ सहभागिता जनाउँछु तर तपाईँको मुक्त नै भनेर चाहिँ आफैले प्रसङ्ग उठाएर लेखेका मुक्तक लगभग पाँच सयभन्दा बढी भयो भन्ने लाग्छ मलाई होइन र पछिल्लो समय तपाईँको मैले सङ्ख्याको सङ्ख्यात्मक रूपमा भन्दा पनि गुणात्मक रूपमा चाहिँ अलिकति बढी जोड दिएर गुणात्मक खालका मुक्तलाई जोड दिन्छु त्यो भएर पनि त्यति धेरै लेख्दिनँ मैले होइन मैले कति लेख्नु भयो अहिलेसम्म त मैले मुक्तक भनेर किन सोधेको भने नि अब त निकाल्नुपर्छ होला नि एउटा सङ्ग्रह भन् ए धन्यवाद यहाँलाई त्यो कुरो पनि कोट्याउनु भयो हजुर म सोच बनाउँदैछु सर अब चाहिँ एउटा मुक्तक सङ्ग्रह जान ल्याउनु पर्छ कि भन्ने लागिरहेको छ धेरैजना साथीहरूले पनि मलाई तपाईँले किताब ल्याउनु पऱ्यो हामी छौँ पढ्ने भन्नुहुन्छ त्यो भएर पनि एउटा कृति चाहिँ निकालौँ कि जस्तो लागेको छ होइन सम्भवतः छिटै नै म नेपाल आएपछि त्यस्तै लागि चाहिँ अगाडि बढ्छु होला छिटै भन्नाले कहिलेसम्ममा हुन्छ होला हामी त्यो जान्न सक्छौँ सक्छु नेपाल आएपछि मेरो पहिलो प्राथमिकतामै यो रहन्छ यति भन्छु र यो वर्षभरिमा अब हुन त यो मैले एउटा क्वेसन तपाईँलाई अहिले राखेँ अब राख्न लाग्दैछु यो चाहिँ फिल्मी क्वेसन जस्तो हुन्छ कि यसो सोद्धाखेरि अब मलाई सोध्न मन लागिहाल्यो तपाईँलाई के हुन्छ सन्तोष अङ्गाईको मुक्तक सङ्ग्रहमा जुन अरूमा हुँदैन मलाई अहिलेसम्म लेखेको मैले लेखेको मुक्तकहरूमा साथीहरूको प्रतिक्रिया हेर्छु मैले होइन त्यसको आधारमा चाहिँ मैले के आकलन गर्न सक्छु भने अरूले लेखेको भन्दा मेरा मुक्तकहरूमा तपाईँले अहिले पनि सुन्दै आउनु भएको छ र अब आजसम्म पनि मलाई पढ्दै आउनु भएको छ त्यो आधारमा हजुरले पनि अनुमान लगाउन सक्नुहुन्छ होला भन्ने चाहिँ मलाई म अनुमान लगाउँछु मेरो मुक्तकमा अलिकति भावमा नयाँपन तपाईँको चुपमा चाहिँ अलिकति नयाँपन हुन्छ कि जस्तो लाग्छ र अरूले लेखेभन्दा अलिकति फरक विषयवस्तुलाई पनि मैले कोट्याउन सक्छु कि भन्ने चाहिँ लाग्छ है छिटै नेपाल आउनुहोस् ढिलो होस् तर भव्य सङ्ग्रह ल्याउनुहोस् फेरि पनि शुभकामना आज शुभकामना चाहिँ भव्य बाँडिरहेको छु म है प्राविधिक मित्र हाँस्दै हुनुहुन्छ आज पुरा तपाईँको शुभकामना दिने दिन रहेछ कि क्या हो भन्दै हुनुहुन्छ मलाई उता परबाट मुक्तक सुनौ सन्तोषी हजुर तपाईँहरू हुनुहुन्छ र नै मलाई ऊर्जा मिलेको छ लेखनमा है त्यसको निम्ति धेरै धन्यवाद हामी आभारी छौँ मुक्तक मुक्तक सुनौ मुक्तक चाहिँ भन्नै लागेन यो मान्छेले कति बोल्या बोले गरे हो नि दुईजना भनेर कोही कोही रिसाइरहनु पनि भएको होला कि मुक्तक तपाईँको बडो मजा मजा आइराखेको बेलामा मुक्तक सुनौ हुन्छ चिच्याएको देखियो जिब्रो पोखेको देखियो आँसु झार्दै आफ्नै छाती ठोकेको देखियो चिच्याएको देखियो जिब्रो टोकेको देखियो आँसु झार्दै आफ्नै छाती ठोकेको देखियो हिजो पानीको न्युमा आफ्नै छिमेकी कुट्नेले हिजो पानीको न्युमा आफ्नै छिमेकी कुट्नेले आज तिनैको लास काँधमा बोकेको देखियो निकै गजबको मनसुनी मुक्तक अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ निकै मुस्किलले यो समयसम्म हामी आइपुग्यौँ मलाई सम्पर्क टुट्ला कि भन्ने डर धेरै थियो तपाईँलाई थोरै मैले अन्त्यमा हिजो आज मुक्तक लेख्नुहुँदा केही साथीहरूले गजलको शेरलाई दुई लाइन जोडेर मुक्तक लेख्नुहुन्छ अनि त्यसले मुक्तकको संरचनालाई कतिको आफ्नो पकडमा राख्छ जस्तो लाग्छ अनि यो कतिको मुक्तकको लागि न्यायसङ्गत हो जस्तो लाग्छ तपाईँलाई मुक्त र गजल आफैमा फरक विधा हो गजलको दुई शेरलाई मुक्त भनेर त अब त्यो कस्तो हुन्छ भने तपाईँको सुरुमा झ्याप्पो हेर्दाखेरि संरचनागत हिसाबले हेर्दाखेरि त्यो अनुप्रास काफिया ग होइन यो रदित लगभग उस्तै देखिन्छ होइन तपाईँको चाहिँ काफिया गजलको काफिया भन्छौँ हामी त्यो भन्छौँ त्यो र तपाईँको रदित हेर्दाखेरि चाहिँ संरचनागत हिसाबले गजको गजलको पहिलो र दोस्रो सेर र तपाईँको एउटा मुक्त हेर्दाखेरि झट्टै हेर्दा उस्तै देखिन्छ तर गहन रूपले बुझ्ने हो भने चाहिँ तपाईँ कस्तो हुन्छ भने तेस्रो हरफले पहिलो हरफलाई पनि समेट्नुपर्छ पहिलो हरफबाट दोस्रो हरफबाट टाढा जानै सक्दैन तेस्रो हरफ यसरी टाढा गयो भने त ठ्याक्कै तपाईँको गजलको दुई सेर बन्ने हो पहिलो हरफ र चौथो हरफसम्मलाई जोड्ने काम चाहिँ तपाईँको चाहिँ पुलको काम चाहिँ तेस्रो हरफले गर्न सक्नुपर्छ कि त्यो चाहिँ मुक्तक हो यदि त्यो गर्न सकेन भने तपाईँको अब मुक्तकमा चाहिँ एउटै विषयभित्र रहेर हामीले अटाउन सक्नुपर्छ माया प्रेमको भए माया प्रेमकै तपाईँको चाहिँ देश प्रेम भए देश प्रेमकै तपाईँको गजलमा चाहिँ हरेक हरफले चाहिँ फरक फरक विषयवस्तुलाई चाहिँ उठान गर्न सक्छ होइन अनि अर्को कुरा चाहिँ के पनि हो भने तपाईँको मुक्तक मुक्तकको चौथो हरफ अन्तिम हरफमा जे हुन्छ त्यसले चाहिँ तपाईँको एउटा समग्र मुक्तकलाई टुङ्ग्याइदिन्छ के त्यहाँबाट अगाडि बढ्ने ठाउँै राख्दैन तर तपाईँको गजलको दोस्रो शेरले चाहिँ तपाईँको चाहिँ त्योभन्दा अगाडि बढ्ने ठाउँ दिइरह हुन्छ के त्यो भएको कारणले पनि र अर्को कुरा चाहिँ हामीले कसरी फरक थाहा पाउँछु भने वाचनको हिसाबले पनि तपाईँको गजलको वाचन र मुक्तको वाचन शैलीमै फरक हुन्छ क्या यसरी पनि बुझ्न सक्छौँ त्यही भएर तपाईँको अब त्यो गजलको दुई सेला मुक्त भनेर वाचन गर्नु भनेर त्यो आफूले आफ्नो अयोग्यता प्रदर्शन गर्नु कि बाहेक केही पनि मैले सामाजिक सञ्जालमा पनि हेरिरहँदा अनि विभिन्न पत्र पत्रिकामा पनि हेरिरहँदा सन्तोष अङ्गाई एक राम्रो मुक्तक लेख्ने मान्छे मात्रै नभएर राम्रो गजल लेख्ने मान्छे पनि हो मैले चिनेको त्यही भएर पनि मैले तपाईँलाई यो थोरै कुराकानी जोडेको हुँ अब हामी छुट्दा छुट्दै अर्को एउटा मुक्तकको विषयमा रहेर कुराकानी गर्नै पर्ने कुरा के छ भने उस्तै उस्तै देखिन्छ तर उस्तै भने होइन रुबाइर मुक्तक हजुर हो एकदमै यो रुबाई र मुक्तकको बारेमा सन्तोष अम्गाईजीले बुझ्नु भएको चाहिँ के हो अब तपाईँको संरचना एउटै नभए पनि कस्तो हुन्छ भने मुक्तक र रुवाईको शैली भनेको चाहिँ एउटै हुन्छ के रुवायत शैलीमा नै हामीले मुक्तक लेख्छौँ होइन यद्यपि यसमा फरक चाहिँ केही छ अस्ति तपाईँको चाहिँ मुक्तक भनेको चाहिँ तपाईँको मुक्तक आएको नै संस्कृतबाट ल्याइएको शब्द हो कि होइन मुक्तक शब्द नै संस्कृतबाट आएको शब्द हो तपाईँको चाहिँ रुवाई भनेको चाहिँ उर्दू फारसी कविता परम्पराबाट चाहिँ ल्याइएको शब्द हो कि त्यो चाहिँ फरक छ अर्को कुरो तपाईँको के छ भने मुक्तकमा चाहिँ मात्र बराबर हुनैपर्छ भन्ने होइन रुवाईमा चाहिँ मात्र बराबर हुनैपर्छ होइन अनि त्यस्तै अर्को तपाईँको मुख्य फरक के छ भनेको चाहिँ मुक्तक वर या छन्दमा हुनैपर्छ भन्ने चाहिँ छैन तपाईँको मुक्तक चाहिँ वर या छन्दमा जोड्नै हुनैपर्छ भन्ने होइन तर तपाईँको चाहिँ रुवाई चाहिँ बर या छन्दमा नै हुनुपर्छ नत्र त्यो रुवाई रुवाई भन्दै त्यसैले चाहिँ मुक्तक र रुवाई बिचको भिन्नता चाहिँ यिनै विशेष गरी श्रोता यो थोरै थोरै आज हामीले कुराकानी यसो कोट्यायौँ मात्रै अब धेरै हुन्छ कुराकानी गर्दै जान्छ लामो हुन्छ तपाईँहरूले यस विषयमा अझ प्रष्टसँगले बुझ्नको लागि मुक्तकको मानक केही समय अघि मुक्तक प्रतिष्ठान कोरिया शाखाले निकै लामो आफ्नो अध्ययन पश्चात निकालेको छ देशका चर्चित मुक्तकारहरूले आफ्नो धारणा त्यहाँ दिनुभएको छ तपाईँले यो सङ्ग्रह पनि लिन सक्नुहुन्छ त्यसको लागि सन्तोषजीले तपाईँहरूलाई अघि नै भनिसक्नुभयो हाम्रो समितिमा सम्पर्क गर्नुभयो भने तपाईँले पाउन सक्नुहुन्छ भनेर तपाईँले सन्तोष अम्गाईजीलाई सोझै सामाजिक सञ्जालमा गएर सर्च गरेर पनि उहाँलाई भेटाउन सक्नुहुन्छ सन्तोष यो समय तपाईँले हामीलाई दिनुभयो मुक्तकमालालाई दिनुभयो निकै कठिन कठिन कठिन कठिन कठिन कठिनसँगले सम्पर्क भयो सम्पर्क टुट्ला टुट्ला भन्ने भए कार्यक्रम भरि नै रह्यो यो समयको लागि यो साथको लागि धेरै धेरै धन्यवाद अन्त्यमा के भन्न चाहनुहुन्छ कार्यक्रम मुक्तक माला सुनिरहनु हुने श्रोताहरूलाई प्रिय मनहरूलाई हजुरलाई पनि धेरै धन्यवाद जतिखेर मैले संस्था नयाँ कार्य समितिलाई जिम्मा लगाएको थिएँ त्यतिखेर नै तपाईँले मलाई सम्झिनु भएको थियो त्यो पनि याद छ मलाई त्यो व्यस्तताको बावजुद ढिला हुन गएको हो हामी दुईजनाको समय नमिल्ने हुनाले र आज समय जुटाउनु भयो एउटा चर्चित कार्यक्रममा फेरि पनि पहिले पनि हामी बोलिसकेका थियौँ यसरी स्थान दिनुभयो यहाँप्रति र रेडियो भिजनको भिजन परिवारप्रति र मुक्तक माला विशेष आभार प्रकट गर्न चाहन्छु र यतिखेर मलाई सुनेर बसिरहनु भयो हुने सम्पूर्ण आदरणीय मुक्तकिला मन्त्रहरूलाई हाम्रो यो कुराकानी कस्तो लाग्यो यहाँहरूले प्रतिक्रिया दिन सक्नुहुनेछ र नेपाली मुक्तकमा भोलिको दिनमा नेपाली मुक्तको समृद्धिमा सँगै यात्रा गर्न चाहनुहुन्छ भने पनि आउनुहोस् एक्लै केही पनि सम्भव हुँदैन तपाईँ हामी सबै मिलेर नेपाली मुक्तको मानव रूपमा चाहिँ मानव शैलीको रूपमा चाहिँ प्रतिस्पर्धी शैलीलाई नै अप्नाऊ यसका निमित्त तपाईँ हामीले केही परिश्रम गर परिश्रम गरौँ र नयाँ नयाँ मुक्तकारहरूलाई प्रोत्साहन गर्दैछौँ अग्रज मुक्तकारहरूलाई सम्मान गर्दैछौँ यति भन्छु हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो मुक्तकार सन्तोष समगाईसी आजको बलाको सारी उहाँसँग के रह्यो तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो अनि प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले Muktak Mala at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि म्यासेज गर्न सक्नुहुन्छ तपाईँले मुक्तक माला प्रसारित यो समयमा सुन्न छुटाउनु भयो भने Chisapani Nepal dot blog dot कममा पनि भेटाउन सक्नुहुन्छ अनि त्यस्तै गरेर तपाईँले आफ्नो मोबाइलमा नेपाली अडियो बुक भन्ने एप डाउनलोड गरेर त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ फुर्सदको समयमा त्यस्तै मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी अनि मदन भण्डारी सर्च गरेर मेरो आइडीमा पनि भेटाउन सक्नुहुन्छ प्रविधि संयोजनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद यो समयसम्म सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद अर्को साता मुक्तकमालाको साथमा म पुनः आउनेछु तबसम्मको लागि विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा भरून् नमस्कार शिवरात्रि मेरी हजार हाथ फेंकने मेरी से कसूरी मुझे मत खूनी लय कसूरी मत खूनी लय बाबा अंगालू বাধা চলি অঙ্গানো